जीवन तिम्रो धन दौलतसँग जोडिएको जीवन बिछोडसँगै धेरै पछि छोडिएको जीवन थाहा पाएँ अनायसै मोडिएको जीवन रोए तिम्रो सम्झनामा तिमी किन रोए You. मत रोई रोई तिम्रो सम्झनामा तिमी किन रोयौ भन मेरी माया मङ्गल बिकको शब्द सङ्गीतमा चन्द्र सूर्य एल्बमबाट नरेन्द्र प्यासीको सुमधुर स्वरमा गुन्जिरहेको यसै सुमधुर साङ्गीतिक आवाजसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारिका आत्मीय मित्र राज र मछु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच हर्ज सुनिरहनु भएको छ र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको रात्रि प्रस्तुति कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायमा हुनुहुन्छ कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायहरूमा तपाईँले नै माया गरेर प्रेसित गर्नुभएका तपाईँका मुक्तकहरू सँगसँगै हामी रहने गर्दछौँ आज पनि तपाईँले माया गरेर पठाउनु भएका धेरै मुक्तकहरू मसँग रहेका छन् तिनै मुक्तकहरूको वाचन आजको श्रृङ्खलामा पनि सुन्न सक्नुहुनेछ मुक्तक प्रेसित गर्नका लागि तपाईँले W W W dot Facebook dot com slash मुक्तक मधुरीमा याम युकेटिएके याम एडिएचयुआरआई ए टाइप गरेर तपाईँ मुक्तक मधुरिमाको आधिकारिक फेसबुक पेजलाई खोज्न सक्नुहुन्छ र यो फेसबुक पेजमा हामीले आगामी कार्यक्रमको लागि एउटा लिङ्क राखिदिएका छौँ जसको कमेन्ट बक्समा तपाईँले मुक्तक प्रेसित गर्न सक्नुहुन्छ मुक्तक मधुरिमाको आधिकारिक फेसबुक पेजमा लाइक गर्नुहुने सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रमको यो सुरुवाती खण्डमा कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioarpan.com.np dot radio Arpan dot com dot NP मार्फत प्रत्यक्ष रूपमा पनि सुनिरहनु भएको छ साथमा विभिन्न ब्लगहरू मार्फत पनि तपाईँ यस कार्यक्रमलाई सुन्न सक्नुहुन्छ कार्यक्रम डाउनलोडको व्यवस्था मिलाउने रेडियो अर्पणका प्राविधिक मित्र रिजन केसीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु त्यस्तै चिसापानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर सात सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लम्जुङका आशिष दनाई सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ढिला नगरिकन तपाईँका मुक्तकलाई नै अगाडि बढाउन चाहन्छु कार्यक्रमको यो क्षेणमा हेमराज वाग्ले पास्थर अमरपुर दुई भालुचोकका मित्र हुनुहुन्छ हाल बहराइनबाट लेख्दै हुनुहुन्छ जागिरको खोजीमा मित्र बहराइन पसियो जागिरको खोजीमा मित्र बहराइन पसियो पैसा कमाउने सपनाले गर्दा आफै फसियो सकी नसकी भए नि आफ्नो जागिरमा जानु पर्यो सकी नसकी भए नि आफ्नो जागिरमा जानु पर्यो आफैले आफैलाई बेचेर मरुभूमिमा कम्मर कसियो आफैले आफैलाई बेचेर मरुभूमिमा कम्मर कसियो पैसा कमाउने सपनाले गर्दा आफै फसियो पैसा कमाउने सपनाले आफ्नो जिन्दगी फसेका भावहरू मुक्तक मार्फत प्रकट गर्दै हेमराज वागले धन्यवाद यो साथको लागि प्रकाश खनाल केरुङ्गा अर्घाखाँचीका मित्र हुनुहुन्छ शब्दहरूमा प्रेम रूपी भाव आएको छ शब्दहरूमा प्रेम रूपी भाव आएको छ कसैबाट मलाई प्रस्ताव आएको छ चिठीमा रगतले आई लभ यु लेखेर चिठीमा रगतले आई लभ यु लेखेर जसरी नै स्वीकार्न दबाब आएको छ जसरी नै स्वीकार्न दबाब आएको छ शब्दहरूमा प्रेम रूपी भाव आएको छ कसैले आफूलाई जबरजस्ती रूपमा प्रस्ताव गरेका भावहरू स्मुक्तकमा धन्यवाद प्रकाश खनाललाई यो साथको लागि अर्जुन भट्टराई झापा हाल दक्षिण कोरियामा हुनुहुन्छ मलाई ती गहभरी आँसु भरेर सोध्छिनामा मलाई कति गहभरी आँसु भरेर सोच्छी नामा उसैको पुरानो तस्बिर पत्र पढेर सोच्छी नामा वर्षौँ पहिले युद्धमा बिना सनाखत मैले नै गाडेथे जसलाई वर्षौँ पहिले युद्धमा बिना सनाखत मैले नै गाडेथे जसलाई हो त्यही भाइ कहिले फर्कन्छ भनेर सोच्छी नामा हो त्यही भाइ कहिले फर्कन्छ भनेर सोच्छिनामा उसैको पुरानो तस्बिर पत्र पढेर सोच्छिनामा मलाई ती गहभरी आँसु भरेर सोच्छिनामा धन्यवाद अर्जुन भट्टराईलाई यो साथको लागि विश्वास लामा क्यानाडाबाट लेख्नुहुन्छ कहिले बतास बनेर त कहिले धुवा बनेर हराउँछु कहिले बतास बनेर त कहिले धुवा बनेर हराउँछु मन बेचैन छ उदास छ अनि भन्नलाई डराउँछु तिमी र ममा सायद यति फरक हुनुपर्छ तिमी र ममा सायद यति फरक हुनुपर्छ तिमी मलाई घृणा गर्छौ म तिमीलाई मन पराउँछु तिमी मलाई घृणा गर्छौ म तिमीलाई मन पराउँछु कहिले बतास बनेर त कहिले धुवा बनेर हराउँछु मन बेचैन छ उदास छ अनि भन्नलाई डराउँछु धन्यवाद विश्वास लामालाई यो साथको लागि अनुराग शेखरको मुक्त यति बेला यो ज्यान यसरी बिरामी भएपछि यो ज्यान यसरी बिरामी भएपछि भित्रभित्रै रोग नामी भएपछि यो मन कसरी सम्हालिन्छ यार यो मन कसरी सम्हालिन्छ यार राति सपनामा वरिपरि मलामी भएपछि राति सपनामा वरिपरि म लामी भएपछि यो ज्यान यसरी बिरामी भएपछि धन्यवाद अनुराग शेखरलाई यो साथको लागि यादव सिलवाल लेख्नुहुन्छ पिप्ले चार चितवनबाट रगतको अभावमा ज्यान गुमाएको ठाउँमा रगतको अभावमा ज्यान गुमाएको ठाउँमा रगतले लेखेको चिठी छरे प्रकाशको नाउँमा रगतले प्रेमपत्र लेख्ने नारीहरू हो रगतले प्रेम पत्र लेख्ने नारीहरू हो रक्तदान कार्यक्रम हुँदैछ हाम्रो गाउँमा रक्तदान कार्यक्रम हुँदैछ हाम्रो गाउँमा रगतको अभावमा ज्यान गुमाएको ठाउँमा मान्छेहरू रगत नपाएर ज्यान गुमाउँछन् तर त्यही रगतले चिठी लेख्नुको साटो रक्तदान गरे कति राम्रो हुन्छ भन्ने सन्देश यस मुक्तकमा धन्यवाद यादव सिलवाललाई यो साथको लागि किहर सिंह खासु मगर गुल्मी बलिथुम नौ हाल भारतबाट लेख्नुहुन्छ बादल लायो अनि हुरी आयो बादल लायो अनि हुरी आयो मायाको चिनो स्वरूप छुरी आयो तिमीलाई भुल्ने मन त थिएन सानी तिमीलाई भुल्ने मन त थिएन सानी भुल्नै पर्ने मजबुरी आयो भुल्नै पर्ने मजबुरी आयो बादल लायो अनि हुरी आयो माया र पिरतीमा भुल्नै पर्ने बाध्यता आएका भावहरू केहर सिंह खासु मगरलाई धन्यवाद यो साथको लागि विपिन सेजुवाल प्युठान चार हाल बुटवलबाट लेख्नुहुन्छ भमरा झै फुल फुलमा डुल्न नजानेसी भमरा झै फुल फुलमा डुल्न नजानेसी वैंशको जोसलाई उसले भुल्न नजानेसी उसको र मेरो सम्बन्ध छुट्नुको कारण यो छ कि उसको र मेरो सम्बन्ध छुट्नुको कारण यो छ कि पोखिएको उसको वैंश बटुल्न नजानेसी पोखिएको उसको वैंश बटुल्न नजानेसी वैंशको जोसलाई उसले भुल्न नजानेसी भमरा झैँ फुल फुलमा डुल्न नजानेसी धन्यवाद विपिन सेजवाललाई यो साथको लागि प्रकाश स्याङबो जिर्मले तिन सलकपुर इलामबाट लेख्नुहुन्छ हुन्छ पक्कै हुन्छ विद्रोह हुन्छ अब हुन्छ पक्कै हुन्छ विद्रोह हुन्छ अब शान्ति खोज्न जनता आफै उठ्छ अब संविधान लुकाउने सामन्तीको घर दैलोमा संविधान लुकाउने सामन्तीको घर दैलोमा आक्रोश बनी बिगुल पक्कै फुक्छ अब आक्रोश बनी बिगुल पक्कै फुक्छ अब हुन्छ पक्कै हुन्छ विद्रोह हुन्छ अब धन्यवाद प्रकाश स्याङ्बोलाई यो साथको लागि रामचन्द्र आचार्य आचार्य मितिरी झापाका मित्र हुनुहुन्छ हाल दक्षिण कोरियामा हुनुहुन्छ उडिरहेको विमानलाई निशानामा पारे हेर उडिरहेको विमानलाई निशानामा पारे हेर क्षेप्यास्त्रको प्रयोग गरी चरोसरी झारे हेर मानवता रहेन बाँकी दुनियाँ हाम्रो यस्तै नै भो मानवता रहेन बाँकी दुनियाँ हाम्रो यस्तै नै भो दोष केही नभए पनि पापीहरूले मारे हेर दोष केही नभए पनि पापीहरूले मारे हेर उडिरहेको विमानलाई निशानामा पारे हेर केही हप्ता अगाडि भएको विमान दुर्घटनालाई विषय बनाएर लेख्नुभएको सुन्दर मुक्तकको लागि रामचन्द्र आचार्यलाई धन्यवाद दिन चाहन्छु समीर कार्की झापा कोरोबारीका मित्र हुनुहुन्छ हाल दक्षिण कोरियामा हुनुहुन्छ जस्तो म भाँच्छु तिमी त्यस्तै हुनेछौ जस्तो म भाँच्छु तिमी त्यस्तै हुनेछौ हेर्दै जाऊ मेरो तस्विर बार बार छुनेछौ जब तिमीलाई विगतको यादले सताउनेछ जब तिमीलाई विगतको यादले सताउनेछ अनि तिमी पनि त एक दिन जरुर रुनेछौ अनि तिमी पनि त एक दिन जरुर रुनेछौ हेर्दै जाऊ मेरो तस्विर बार बार छुनेछौ जस्तो म भाछु तिमी त्यस्तै हुनेछौ छिमेकीको घरमा आगो लाग्यो भने रमिता हेरेर बस्दाखेरि रमितीको घरमा पनि त्यो आगो पुग्न सक्छ आज बिछोडको पीडियामा एउटा मन पिल्सिँदाखेरि अर्को मनले खुच्चिङ भन्छ भने भोलि त्यो पीडा उता पनि जान सक्छ र त्यति बेला उता पनि आँसु झर्ने बेला आउन सक्छ यस्तै भाव यस मुक्तकमा धन्यवाद समीर कार्कीलाई यो साथको लागि मुना राणा धादिङबाट लेख्नुहुन्छ तिम्रो यादले आँखामा ताल बन्दैछ तिम्रो यादले आँखामा ताल बन्दैछ त्यही ताल समुद्रको छाल बन्दैछ बिर्सु भन्छु सम्झिन्छु झनै यहाँ म बिर्सु भन्छु सम्झिन्छु झनै यहाँ म अचेल लाग्छ मायामा पर्खाल बन्दैछ अचेल लाग्छ मायामा पर्खाल बन्दैछ त्यही ताल समुद्रको छाल बन्दैछ तिम्रो यादले आँखामा ताल बन्दैछ कसैको यादमा आँसु बगेका भावहरू मुना राणालाई धन्यवाद छ सेन्टिमेन्टल ब्रोको मुक्त कति बेला धोएर साबनले त्यो दाग मेटिँदैन सानो धोएर साबनले त्यो दाग मेटिँदैन सानो रोएर अब धुरु धुरु भाग भेटिँदैन सानो फाल्यौ पित्तल थिए सुन भन्दिन कठै फाले पित्तल थिए सुन भन्दिन कठै छोएर तार अब सारङ्गी रेटिँदैन सानो छोएर तार अब सारङ्गी रेटिँदैन सानो रोएर अब धुरुधुरु भाग भेटिँदैन सानो धन्यवाद सेन्टिमेन्टल ब्रोलाई यो मुक्तकको लागि राई मुकमेन रमेश साउदी अरबबाट लेख्नुहुन्छ जिउँछन् यहाँ मान्छेहरू सपना हजार बोकेर जिउँछन् यहाँ मान्छेहरू सपना हजार बोकेर हिँड्छन् यहाँ मान्छेहरू समस्या अपार बोकेर म यही सपना समस्यामा पर्दिन भन्न सक्दिन म यही सपना समस्यामा पर्दिन भन्न सक्दिन कारण म चलिरहेछु समस्या लगातार बोकेर कारण म चलिरहेछु समस्या लगातार बोकेर जिउँछन् यहाँ मान्छेहरू सपना हजार बोकेर पक्कै पनि सपना पालेर हिँड्नुपर्छ हामी पनि एउटा कल्पना बोकेर हिँड्छौँ एउटा सपना बोकेर हिँड्छौँ तर त्यो सपना असम्भव भने हुनु हुँदैन धन्यवाद राई मुकमिन रमेशलाई यो साथको लागि विक्रम भण्डारी रुद्रपुराठ रूपन्देही हाल मलेसियाबाट लेख्नुहुन्छ तिमीलाई सुहाउने सुन्दर एउटा हार बनाउँदैछु तिमीलाई सुहाउने सुन्दर एउटा हार बनाउँदैछु मेरो सामिप्यबाट फुत्कनै नसक्ने काँडे तार बनाउँदैछु कुनै दिन अटाएन मर मेरा स्मरण तिम्रो हृदयमा कुनै दिन अटाएन मर मेरा स्मरण तिम्रो हृदयमा आज मसँग जोडिएका हर चिज अटाउने संसार बनाउँदैछु आज मसँग जोडिएका हर चिज अटाउने संसार बनाउँदैछु तिमीलाई सुहाउने सुन्दर एउटा हार बनाउँदैछु मेरो सामिप्यबाट फुत्कनै नसक्ने काँडे तार बनाउँदैछु यो संसार नभए तिमी यो संसार एक्लो एक्लो पुराट लाग्दछ कसरी बिता सारा जी नभए तिमी यो संसार एक्लो एक्लो उराठ लाग्दछ कसरी बिताऊ यो सारा जीवन आफन्तको माझमा पराया झै लाग्दछ नभए तिमी यो संसार सुभाष गौतमको शब्द किरण कणेलको सङ्गीतमा बाचुन्जेल एल्बमबाट रामकृष्ण ढकालको आवाजमा गुन्जिरहेको यसै गीतसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र तपाईँ सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरज अनि कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायमा हामी रहेका छौँ कार्यक्रममा तपाईँले नै प्रेसित गर्नुभएका तपाईँका मुक्तकहरूलाई हामीले स्थान दिइरहेका छौँ यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु जितेन्द्र गुरुङ केफास सानुसिरी नौ बर्दिया हाल मरुभूमिको देश दुहा कतारबाट लेख्नुहुन्छ न वार दियौ न पार दियौ जिन्दगीमा तिमीले न वार दियौ न पार दियौ जिन्दगीमा तिमीले व्यर्थ जिउने सार दियौ जिन्दगीमा तिमीले तरबार त दियौ दियौ किन यति निठुर बनी तरबार त दियौ दियौ किन यति निठुर बनी अचानो पनि उपहार दियौ जिन्दगीमा तिमीले अचानो पनि उपहार दियौ जिन्दगीमा तिमीले व्यर्थ जिउने सार दियौ जिन्दगीमा तिमीले न वार दियौ न पार दियौ जिन्दगीमा तिमीले जिन्दगीमा वार न पार बिचमा रहनु परेका भावहरू जितेन्द्र गुरुङ केफासलाई धन्यवाद छ श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ परदेशमा नेपालको माटो कहाँ पाइन्छ परदेशमा नेपालको माटो कहाँ पाइन्छ आउने जाने आफन्तको बाटो कहाँ पाइन्छ रमायणी पलभरलाई पिजा अनि बर्गरसँग रमायणी पलभरलाई पिजा अनि बर्गरसँग यता जस्तो गुन्द्रुक अनि आटो कहाँ पाइन्छ यता जस्तो गुन्द्रुक अनि आटो कहाँ पाइन्छ परदेशमा नेपालको माटो कहाँ पाइन्छ मुक्तक मार्फत आफ्नै देशमा रहनका लागि सन्देश दिँदै हुनुहुन्थ्यो श्रीकान्त कहिराज धन्यवाद यो साथको लागि तेज विवश राई भोरगाउँ चार धनकुटा हाल युएबाट लेख्नुहुन्छ हँसाउन जानिएन रुवाउन जानिएन हँसाउन जानिएन रुवाउन जानिएन सत्य कुरा कसै सामु लुकाउन जानिएन कानमा कुरा फुकी हिँड्दै पिपल पाते बनी कानमा कुरा फुकी हिँड्दै पिपल पाते बनी एक आपसमा कसैलाई जुधाउन जानिएन एक आपसमा कसैलाई जुधाउन जानिएन हँसाउन जानिएन रुवाउन जानिएन धन्यवाद तेज विवश राईलाई भिरगाउँ चार धनकुटा हाल युएदेखिको यो साथको लागि तिलक निष्कर्ष रत्नगर सातबाट लेख्नुहुन्छ फेरि आज पनि ठुलै हुरी आएर गयो फेरि आज पनि ठुलै हुरी आएर गयो डाली नुगाई चरी गुड भत्काएर गयो त्यसलाई के थाहा चरीको बिचल्ली भएको त्यसलाई के थाहा चरीको बिचल्ली भएको ऊ बेग मार्दै मार्दै रमाएर गयो उत बेग मार्दै मार्दै रमाएर गयो फेरि आज पनि ठुलै हुरी आएर गयो डाली नुगाई चरी गोड भत्काएर गयो धन्यवाद तिलक निष्कर्षलाई यो साथको लागि समीर शर्मा अन्जान कोहलपुर आठ पिपिरी बाँके हाल दाङ देउखुरीबाट लेख्नुहुन्छ कहिले रिस कहिले प्यार बार बार देखाउँछ कहिले रिस कहिले प्यार बार बार देखाउँछ लाउँदिन म माया भन्दा तरवार देखाउँछ जति गरे नि मन जित्नै सक्दैन बिचराले जति गरे नि मन जित्नै सक्दैन बिचाराले अनि फेरि तर्साउनलाई हतियार देखाउँछ अनि फेरि तर्साउनलाई हतियार देखाउँछ लाउँदिन म माया भन्दा तर वार देखाउँछ कहिले रिस कहिले प्यार बार बार देखाउँछ धन्यवाद समीर शर्मालाई यो साथको लागि मनोज गिरी छाफीले पाँच गुल्मी हाल बुटवल रूपन्देहीबाट लेख्नुहुन्छ मायाको प्यासमा दौडिनु बेकार भो मायाको प्यासमा दौडिनु बेकार भो सफा देखे खोला पौडिनु बेकार भो बाढी आउँदा धमिलिन्छ सोचे नछु मैले बाढी आउँदा धमिलिन्छ सोचे नछु मैले देख्दा राम्रो भन्ने बीच हौडिनु बेकार भो देख्दा राम्रो भन्ने बीच हौडिनु बेकार भो सफा देखे खोला पौडिनु बेकार भो मायाको प्यासमा दौडिनु बेकार भो धन्यवाद मनोज गिरीलाई यो साथको लागि माधव त्रिपाठी टिप्ले चार चितवनबाट लेख्नुहुन्छ जो छ धनी उसको उपचार सरकारले नै गर्छ जो छ धनी उसको उपचार सरकारले नै गर्छ बिना उपचार गरिबहरू अकालैमा मर्छ गणतन्त्रमा सबै मानिस समान हुनुपर्छ गणतन्त्रमा सबै मानिस समान हुनुपर्छ बाचुन्जेल ट्वाल्ल हेर्छ मरे राहत छर्छ बाचुन्जेल ट्वाल्ल हेर्छ मरे राहत छर्छ जो छ धनी उसको उपचार सरकारले नै गर्छ सरकारप्रति व्यङ्ग्य गर्दै मुक्तक मार्फत धन्यवाद माधव त्रिपाठीलाई यो साथको लागि टेकराज समर्पण बिजौरा नौ सुर्खेतबाट लेख्नुहुन्छ साँच्चै मलाई उनको याद घरि घरि आउँछ साँच्चै मलाई उनको याद घरि घरि आउँछ पहिले भन्दा अचेल झन बेसरी आउँछ हरेक पलमा हरेक क्षणमा उनकै यादले सताउँदा हरेक पलमा हरेक क्षणमा उनकै यादले सताउँदा यस्तो लाग्छ अब त जीवन भरि आउँछ यस्तो लाग्छ अब त जीवन भरि आउँछ पहिले भन्दा अचेल झन बेसरी आउँछ साँच्चै मलाई उनको याद घरी घरी आउँछ जब कोही मान्छेको तस्बिर मनले कैद गर्छ मुटुमा त्यो तस्बिर सजिन्छ त्यसपछि भुल्छु भनेर भुल्न सकिँदैन बिर्सन्छु भनेर बिर्सन सकिँदैन त्यो याद यसरी गढिरहन्छ जसले जीवनभरि नै तडपाइरहन्छ सताइरहन्छ त्यही यादको एउटा कुरा टेकराज समर्पण गर्दै हुनुहुन्थ्यो धन्यवाद यो साथको लागि चन्द्रकमल खड्का पोखराबाट लेख्नुहुन्छ किन बाटो कुर्छौ न आउनेहरूको किन बाटो कुर्छौ न आउनेहरूको किन यादमा मर्छौ न पाउनेहरूको उसको संसार अन्तै थियो र त गयो उसको संसार अन्तै थियो र त गयो किन गीत कोर्छौ न गाउनेहरूको किन गीत कोर्छौ न गाउनेहरूको किन बाटो कुर्छौ न धन्यवाद चन्द्रकमल खड्कालाई पोखरादेखिको यो साथको लागि सुमन हिमांशुको मुक्त त्यति बेला सिउँदो सजाएर राख्नु प्रिय सिन्दुर लिएर आउँदैछु सिउँदो सजाएर राख्नु प्रिय सिन्दुर लिएर आउँदैछु रातो साडी र चुरा पोते तिम्रै निम्ति कि नेर आउँदैछु कसले के के सुनाइदियो रिसाए कि छौरी आज भोली कसले के के सुनाइदियो रिसाएकी छौरी आज भोलि सिङ्गारिएर बस्नु तिमीलाई चढाउन डोली तयार परेर आउँदैछु सिङ्गारिएर बस्नु तिमीलाई चढाउन डोली तयार परेर आउँदैछु सिउँदो सजाएर राख्नु प्रिय सिन्दुर लिएर आउँदैछु रातो साडी र चुरापोते तिम्रै निम्ति किनेर आउँदैछु धन्यवाद सुमन हिमांशुलाई यो साथको लागि रामप्रसाद पौड्याल सालकोट पाँच पलैटे सुर्खेतबाट लेख्नुहुन्छ भए लज्जित भए तिम्रै बैंसको त मास देखेर भए लज्जित भए तिम्रै बैंसको त मास देखेर अचम्मित भए उनकै चर्चा गर्ने मान्छे खास देखेर सबैलाई हुन्छ कि यस्तो उनलाई मात्र होला सबैलाई हुन्छ कि यस्तो उनलाई मात्र होला भए चकित भए उनकै शरीरमा बैसको रास देखेर भए चकित भए उनकै शरीरमा बैसको रास देखेर भए लज्जित भए तिम्रै बैसको तमास देखेर धन्यवाद रामप्रसाद पौड्याललाई यो साथको लागि जयदेव श्रेष्ठ सङ्घ पाँचबाट लेख्नुहुन्छ ससुराली जाँदा गरेको गल्तीको बुटो पाल्नु न भाँच्नु भयो ससुराली जाँदा गरेको गल्तीको बुटो पाल्नु न भाँच्नु भयो साली नानीले ए भन्दा श्रीमतीलाई मर्नु न बाँच्नु भयो दिदी र बहिनीमा के फरक छ र आज छुट्याउन गाह्रो हुँदा दिदी र बहिनीमा के फरक छ र आज छुट्याउन गाह्रो हुँदा दुधमा पानी मिसाए झैँ खल्लो जिन्दगी पीडा साँच्नु भयो दुधमा पानी मिसाए झैँ खल्लो जिन्दगी पीडा साँच्नु भयो ससुराली जाँदा गरेको गल्तीको बुटो पाल्नु न भाँच्नु भयो धन्यवाद जयदेव श्रेष्ठलाई कपिल त्रिपाठी दुबिचौर चितवनबाट लेख्नुहुन्छ साउनबाटै तिजको गीत जताततै गाउन थाले साउनबाटै तिजको गीत जताततै गाउन थाले दर खाने रुटिन अनुसार घर घरै धाउन थाले ऋण गरेरै भए पनि हिरा मोती लाउन थाले ऋण गरेरै भए पनि हिरा मोती लाउन थाले जसको लागि व्रत बस्छन् उसले दुःख पाउन थाले जसको लागि व्रत बस्छन् उसले दुःख पाउन थाले साउनबाटै तिजको गीत जताततै गाउन थाले समय सान्दर्भिक मुक्तकको लागि कपिल त्रिपाठीलाई धन्यवाद छ छवि पाण्डे प्रकाश देवदह नौ रूपन्देहीबाट लेख्नुहुन्छ हो उन यो जीवनबाट गएर हो हो उन यो जीवनबाट गएर हो अब कहिल्यै पनि नफर्किने भएर हो मेरो मन दुखेको त्यसै कहाँ हो र हजुर मेरो मन दुखेको त्यसै कहाँ हो र हजुर सहनै नसकिने पीडा पनि यो मनले सहेर हो सहनै नसक्ने पीडा पनि यो मनले सहेर हो अब कहिल्यै पनि नफर्किने भएर हो हो उनी यो जीवनबाट गएर हो कोही आफ्नो जिन्दगीबाट टाढा भइसकेपछि मन दुख्नु स्वाभाविकै हो त्यही मन दुखाइका कुरा मुक्तक मार्फत छवि पाण्डे प्रकाशलाई धन्यवाद छ वाइबिजिएम सल्यान हाल दाङबाट लेख्नुहुन्छ मुटु बेचेर तिम्रो प्यार किनिनेछ मुटु बेचेर तिम्रो प्यार किनिनेछ साथ पाए तिम्रो संसार किनिनेछ अमूल्य रगत अनि पसिनासँग अमूल्य रगत अनि पसिनासँग साटेर खुसीको बहार किनिनेछ साटेर खुसीको बहार किनिनेछ मुटु बेचेर तिम्रो प्यार किनिनेछ धन्यवाद वाइबिजिएमलाई यो साथको लागि आरके थापा सङ्घर्ष बोच दोलखा हाल गोलढुङ्गा काठमाडौँमा हुनुहुन्छ मनभित्रको रिस राग फाल्दा फाल्दै त्यसै गयो मनभित्रको रिस राग फाल्दा फाल्दै त्यसै गयो जिन्दगीको हरेक छेड टाल्दा टाल्दै त्यसै गयो उसैको भर परेर बसिरहे आजसम्म उसैको भर परेर बसिरहे आजसम्म वर्षौँसम्म साँझ बत्ती बाल्दा बाल्दै त्यसै